नमस्कार अनि हार्दिक स्वागत छ उजेलका खबर युनिटको तर्फबाट म कार्यक्रम सञ्चालक प्रेम सुनारको कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस रेडियो सहित देश विदेशका एघारवटा रेडियोहरूबाट प्रसारण हुने गर्दछ साथै दर्जनौ अनलाइनबाट पनि नयाँ पुराना श्रृङ्खला सुन्न सकिनेछ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय बिसौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ भूकम्प पीडितहरूको सहयोग सम्बन्धी खबर अनि एक सुत्केरी सहित दुई परिवारका अठारजना एउटै पालमुनि बस्न बाध्य भएका परिवारसँग कुराकानी र नियमित स्तम्भ जीवनको गोरेटोमा जवानीको भूकम्पले दाम्पत्य जीवन ध्वस्त भएको कथा व्याथा सुनाउने छौँ त अबको पाउने एक घन्टा हामीसँगै रहनुहोला हिजो तपाईँ छोराले फोन गर्नुभएको थियो पैसा पठाउने रे एक दुई दिनमा राम्रो ठाउँमा बालाई भनेर घडेरी किन्नु भन्नुभएको थियो ए घडेरी किन्न पर्यो अँ त्यही भन्दै हुनुहुन्थ्यो यसो पनि त यसो घोत्याउँला ठाउँमा किन्न पर्यो त्यहाँ त्यहाँ किनेर नि भएन बोरी मैले सुनेको शङ्करनगर र देवदह नगरपालिकाभित्र राजमार्गदेखि एक सय र दुई सय मिटर नजिकै राम्रा राम्रा घडेरीहरू बिक्रीमा छन् रे अब त्यति टाढा कुरो अब कसरी सम्पर्क गर्ने हो तिनीहरूलाई सम्पर्कको लागि त चिन्तै नगर्नुहोस् ल सुन्नुहोस् त बुटबल र बुटबलसँग जोडिएका दुई नगरपालिका शङ्करनगर र देवदह नगरपालिकाभित्र राजमार्गदेखि एक सय र दुई सय मिटर नजिकै माटो परीक्षण गरी इन्जिनियर र नगरपालिकाको मापदण्ड अनुसार प्लटिङ गरिएका सम्पूर्ण पूर्वाधार युक्त घडेरीहरू न्यूनतम मूल्यमा धमाधम बिक्री भइरहेका छन् अर्घाखाँची लगायतका सहरी क्षेत्रमा समेत घडेरी बिक्री हुनुको साथै सस्तो मूल्यमा भाडामा समेत उपलब्ध गराइन्छ बुटबलका लागि सम्पर्क प्रेम घिमिरे मोबाइल अन्ठानब्बे चार सत्तरी छिहत्तर नौ सय चौरानब्बे अन्ठानब्बे उन्नाइस एघार अन्ठाउन्न शून्य शून्य र अन्ठानब्बे छ एकहत्तर पचपन्न चार सय दस गुल्मीका लागि सम्पर्क अन्ठानब्बे शून्य उनासत्तरी चौतिस छ सय छैसठी इच्छुक महानुभावहरूले छिट्टै सम्पर्क गर्नुहोला यति भएपछि सर्वप्रथम सहयोग सम्बन्धी खबर सुनौ सहयोग दाताकै आवाजमा हेलो नमस्कार सुदिन श्रेष्ठजी होइन त हजुर अहिले बोल्दैछु हजुर लन्डनबाट अनि भर्खरै तपाईँको बुवा कपाल प्रसाद श्रेष्ठसँग कुराकानी भएको थियो होइन सहयोग राम्रै भएको रहेछ तपाईँ आफैले पनि एक लाख चालिस हजार रुपियाँ त्यहाँ सङ्कलन गरेर पठाउनु भएको रहेछ अनि यो गुल्मी हङकङ सेवा समाजका सल्लाहकार जगन्नाथ गेवाली तपाईँको सम्पर्कमा हुनुहुन्थ्यो र हरचौरका समाजसेवी किरण शाह पनि तपाईँको सम्पर्कमा भएर विवरण टिपाउँदै हुनुहुन्थ्यो के कति उहाँहरूले सहयोग गर्नुभएको विवरण प्राप्त छ तपाईँसँग कुराहरू यस अनुसार छ गुल्मी हङकङ समाजका वरिष्ठ सल्लाहकार जगन्नाथ तिवाली र हङकङ समाज गुल्मीको तर्फबाट पचहत्तर वन टिम प्राप्त भएको छ र साथै श्री शान्ति युवा क्लब शान्तिपुरको तर्फबाट पचास पाता कर्कट पाता र दस स्थान त्रिपाल र केही जस्ता कपडाहरू कालिका इनोभेटिभ युवा क्लब हराचौर नौबाट दस स्थान त्रिपाल ग्रिन लाइन युवा क्लब हराचौरबाट दस स्थान त्रिपाल साथै शान्तिपुर हराचौरका सहयोगदाताहरूबाट केही जस्ता कपडा समेत प्राप्त अब चाहिँ बेलायतमा बस्ने तपाईँ लगायत हङकङमा रहने अमेरिकामा रहने त्यस भेगका मानिसहरूले के सहयोग गर्दै हुनुहुन्छ मेरो हिमालय दुईका कुरा भएको थियो आठवटा कोठा मध्ये तिनवटा कोठा मात्र पढाउन मिल्ने पाँचवटा विद्यालयमा त्रिपाल समेत नभएकोले विद्यालय सञ्चालन गर्ने अवस्था छैन यस अवस्थामा हामीलाई सहयोग गरिदिनुहोस् भन्ने उहाँले आशय व्यक्त गर्नुभएको थियो भने आज श्री दुर्गा महोत्सवमा त्यो उक्त विद्यालयको कोठाको बिल्डिङ पूर्ण रूपमा थियो भएको त्यसले गर्दा पाँचवटा कोठामा विद्यार्थीलाई पढाउनै नसक्ने अवस्था छ त्यसले भने विभिन्न संस्थाबाट पनि सहयोगको लागि हामीले केही सहयोग गर्ने आश्वासन पाएका छौँ त्यसै गरी हामीलाई युवा समूह युकी नामक संस्थाले पनि भुर्चुङ र फोक्सिङ लगायत अब केही भेगमा सहयोग हुन्छ त सुदिनजी तपाईँ जुन बेलायतमा रहेर पनि भूकम्पले तपाईँको भुर्तुङ गाविस क्षतिग्रस्त बन्यो तपाईँको मन चाहिँ यहीँ रहिरह्यो हामीले थाहा पायौँ हामी त्यहाँ गयौँ तपाईँले दैनिक रूपमा रिपोर्टिङ गरिरहनु भएको थियो निकै प्रशंसनीय काम गर्नुभएको छ यस्तै काम आगामी दिनमा पनि गर्दै जानु होला भन्दै अहिले छुट्टिन चाहन्छौँ ओजेलको खबर चाहिँ सुन्दै जानु होला है त सुदिनजी धन्यवाद हस् स्वागत छ शालिकरामजी धन्यवाद प्रेम सुनार जी र यो ओजेलका खबर सुनिरहनुभएका सम्पूर्ण श्रोतागणहरूलाई म शालिग्राम भण्डारी गुलमेली समाज जापानको तर्फबाट हार्दिक नमस्कार टक्राउन चाहन्छु सर्वप्रथम श्रोतालाई जापानदेखि जो भूकम्प पीडितलाई जुन रात बाँड्न जापानदेखि आउनुभयो सर्वप्रथम यहाँले आफ्नो सबै परिचय बताइदिनुहोस् न हजुर मेरो नाम शालिग्राम भण्डारी मेरो घर गुरुमी रूपाकोट वार्ड नम्बर नौ र म हाल जापान गएको बिस वर्षको अवधि भइसकेको छ र जापानमा प्रवेश गरेको लगभग दुई वर्ष पश्चात म नेपाली समाज जापानसँग आबद्ध रहेर त्यसको अध्यक्ष पदमा रहेर कार्य गरेँ त्यसपछि एनआरएन जापानको कोषाध्यक्षमा रहेर कार्य पनि गरे त्यस पश्चातमा गुलमेली समाज जापानको स्थापना भयो र त्यसको स्थापना पश्चात पनि तिन वर्ष म अध्यक्ष पदमा रहेर कार्य गरेँ र हालमा गुलमेली समाज जापानको सल्लाहकार र यो नेपालमा गएको भूकम्प पीडितहरूको राहत सङ्कलन तथा वितरण समितिको संयोजक भएर काम गरेको छु तपाईँहरूले राहत सङ्कलन जापानमा कति गर्नुभयो हामीले गुलमेली समाज जापानले राहत सङ्कलन अभियान गरे लगत्तैबाट हामीले अडतिस लाख नेपाली रुपियाँ बराबरको हामीले राहत सङ्कलन गरेका छौँ र गुल्मीमा कति दिनुभयो गुल्मीमा हामीले छत्तिस लाख रुपियाँ बराबरको राहत हामीले वितरण गर्ने लक्ष्य अनुसार कुरियाली समाज जापान वामी सेवा समिति जापान आपचोर सेवा समिति र अर्लाङकोट सेवा समाज जापान हाम्रा चारवटा गाविसका संस्थाहरू सक्रिय रहेको अवस्थामा ती चारवटा गाविसमा त्यहाँका संस्थाहरूले नै समितिहरूले राहत सङ्कलन गर्ने जुन अभियान थालिएको थियो र त्यो अभियान अन्तर्गत हामीले अठार लाख बराबरको रकम सङ्कलित गरेका थियौँ र त्यो रकम ती समिति मार्फत नै ती गाविसहरूमा भूकम्प पीडितहरूलाई राहत प्रदान गर्ने र अरू बचेको रकमहरू फेरि गुलिमेली समाज जापानको मूल कोषमा जम्मा गरेर अन्यत्र पनि वितरण गर्ने लक्ष्य अनुसार योजना बनाएका थियौँ र त्यसै अन्तर्गत हामीले अहिले सोह्र लाख रुपियाँ लिएर हाम्रो समितिका कार्यवाहक अध्यक्ष देवी दत्त हरियालज्यू सल्लाहकार बाबुराम भण्डारी पुष्करजङ थापा र उपाध्यक्ष डिलाराम खरेलजी लगायत म हामी पाँचजनाको टिम जापानबाट राहत वितरण गर्नको लागि आएका थियौँ पिरम सर तपाईँहरूको यो नेपाली समाज जापानले यसअघि पनि थुप्रै क्षेत्रमा सहयोग सहयोग गरेको छ सरसरी नाम लिनुपर्दा गुलमेली समाज जापानको स्थापना भए पश्चात हामीहरूले नेपाली कला साहित्य र संस्कृतिलाई जापानमा पनि विस्तार गर्ने उद्देश्य अनुरूप पनि हामीले काम गरेका छौँ र विभिन्न ठाउँहरूमा मृगौला पीडितहरूको लागि राहत स्वरूप पनि हामीले गरेका छौँ आशा अपाङ्ग केन्द्र गुल्मी तमघासमा पनि हामीले आर्थिक सहायता गरेका छौँ र यस्तै गरेर धेरै प्रकारका सहायताहरू गरेका छौँ अवश्य पनि निकै सराहनीय काम गर्नुभएको छ आफ्नो गुल्मी जिल्लालाई धेरै माया गर्नुभएको छ यहाँको दुखाइ चाहिँ तपाईँलाई त्यहाँ दुखियो यसका लागि हामी कृतज्ञता जाहेर गर्दछौँ र ओजेलका खबर खबर कतिको सुन्नुहुन्छ जापानमा र के सुझाव छ यहाँ म लगायत विदेशमा सायद कमै मान्छे होला जसले ओजेलका खबरलाई सुनेका छैनन् किनभने ओजेलका खबर एउटा यस्तो सञ्चार माध्यम हामीलाई भएको छ हाम्रो जिल्लामा घटेका प्रत्येक घटनाहरू ओजेलका खबरद्वारा प्रष्ट भएको छ र कतिपय पीडित व्यक्तिहरूको पीडा पनि यसमा समावेश भएको छ र यसले हामीलाई एउटा नयाँ हौसला प्रदान गरेको छ र भूकम्प गए पश्चात पनि ओजेलका खबरले नै एउटा यस्तो खबर प्रस्तुत गर्यो जुन खडगकोट गाविस बक्सिङ गाविस यताका खबरहरू दियो र त्यसले हामीलाई अति नै मर्माहित बनाएको छ त्यसकारण म ओजेलका खबर लगायत हाम्रो प्रेम सुनारजी लगायत उहाँको सम्पूर्ण युनिटलाई म एकदम हामी सम्पूर्ण विदेशीहरूको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु धेरैजनाहरूको उद्धार भएको छ र हामीले पनि केही समाज सेवा गर्ने एउटा मौका एउटा चाहिँ एउटा वे एउटा चाहिँ बाटो हामीले पाएका छौँ आगामी दिनमा पनि सुन्दै जानुहोला तपाईँहरूको मायाले नै ओजेल खबर यहाँसम्म आइपुगेको हो त्यसै गरी तपाईँहरूको सहयोगी हातहरू अगाडि बढाउँदै जानुहोला भन्ने आग्रह गर्दै गर्दै अहिले यो छोटो कुराकानी यहीँ बिट है त हस् धन्यवाद प्रेम सर अब सुनौ भूकम्पले घर भत्काइदिएपछि एक सुत्केरी सहित दुई परिवारका अठार जना एउटै पालमुनि बस्न बाध्य भएको खबर गुल्मीको बडगाउँ गाविस वडा नम्बर सातका ताराचन्द सुनार र लालबहादुर सुनारका परिवार यसरी एउटै पालमुनि बस्न बाध्य भएका हुन् यसर्थ ती परिवारलाई आज हामी टेलिफोन सम्पर्कमा ल्याई उहाँहरूको बिचल्लीको खबर सुनाउँदैछौँ हेलो नमस्कार नमस्कार हजुर गुल्मीको बडगाउँ गाविस वडा नम्बर सात चुन्दिरी गाउँ निवासी ताराचन्द सुनार होइन त हजुर सर त्यही त तपाईँको बारेमा तपाईँ एकदमै विपन्नमा पर्नुभयो तपाईँले गत वर्ष आफ्नो पुरानो घर ऋण लागेर बेचेपछि अर्को घर बल्ल बल्ल बनाउनु भएको थियो त्यो गएपछि तपाईँ अहिले पालमा बसिरहनु भएको छ र उहाँको घर बनाउने अवस्था छैन भनेर त्यहाँका सबै समाजसेवीहरूले त्यहाँका राजनीतिक दलहरूले भनेपछि तपाईँलाई हामीले सम्पर्कमा ल्याएका हौ के छ तपाईँको अवस्था अवस्था त नाजुक अवस्था छ अब छ महिना नहुँदै घर दोम्पाले खायो अब ठुलो परिवार छ अब बस्नको असुविधा छ दुई परिवारको घर एकै ठाउँ बसेका छन् दुई परिवार के तपाईँको छिमेकी लालबहादुर सुनारको घर पनि भत्केर तपाईँ दुई परिवार एउटा पालमा बस्नु भएको छ अरे होइन हजुर हजुर लालबहादुरको घर पनि बङ्गाललाई पनि भत्केर अब मेरो पनि भत्केर हामी दुईटा परिवार एकै ठाउँ तरेलामा बसेका छौँ घर बनाउने अवस्था दुवै परिवारको छैन होइन त्यसो भए छैन छैन सर के छ सरकारी निकायबाट के कस्तो राहत पाउनुभयो तपाईँहरूले खै त्यही पाँच हजार रुपियाँ सानो दफलो त्रिपाल त्रिपाल पाइएको थियो अब त्यो पाँच हजार रुपियाँले हुनु के हो र ठुलो परिवार छ अब के गर्ने कसरी हो अनि तपाईँको परिवार कतिजनाको हुनुहुन्छ हामी बाह्रजना छौँ सर तपाईँ बाह्रजना अनि लालबहादुरजीको परिवार कतिजना उहाँको छजना भनेपछि अठारजनाको जनाको परिवार एउटै पालमुनि हो हजुर हजुर बाल बच्चा बुहारी छोरा छोरी सबै एकै ठाउँमा एउटै पालमुनि हुनुहुन्छ होइन हजुर बुहारी एक महिनाकी सुत्केरी हो एक महिनाकी सुत्केरी पालमै हुनुहुन्छ तपाईँको बुहारीको नाम के हो मनिषा सुनार उहाँ चाहिँ एक महिनाको सुत्केरी त्यति बेला कति दिनकी सुत्केरी हुनुहुन्थ्यो भूकम्प जाँदाखेरि भूकम्प नौ दिनकी सुत्केरी अहिलेसम्म उहाँ पालमै हुनुहुन्छ अर्को बसोबास गर्ने ठाउँ छैन एकदमै गाह्रो छ के छ खाद्यान्नको अभाव पनि छ कि छैन अनि तपाईँले त्यो पहिलाको घर बेचेको के कारणले हो ठुलो विपद आइपर्यो तपाईँलाई त्यसो भए के भन्न चाहनुहुन्छ सम्बन्धित सरकारी निकाय र सहयोगी संघ संस्थाहरूलाई व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ के निवेदन निवेदन गर्न चाहनुहुन्छ निवेदन त के गरौँ र अब उहाँहरूले सहयोग गर्ने दाताहरू हुनुहुन्छ भने सहयोग गरिदिएमा धेरै धन्यवाद हुन्थ्यो आशिक दिनतिर हामीले बच्नलाई कोसिस गरेका थियौँ एकचोटि लालबहादुर सुनारजीलाई फोन दिनुहोस् त हस् सर सर नमस्कार नमस्कार लालबहादुरजी के छ तपाईँको अवस्था तपाईँ त दिल्लीमा होटेलको मजदुरी गरेर बल्ल बल्ल घर बनाउनु भएको थियो मैले त्यहाँ स्थानीय राजनीतिक दलहरूबाट बुझेँ अहिले चाहिँ तपाईँको घर बनाउन सक्ने अवस्था छैन बल्ल बल्ल मुस्किलले बनाउनु भएको थियो त्यही पनि भत्कियो एकदम बिलाका बन्धन छ भन्ने कुरा आएको छ के छ अवस्था सर अब चाहिँ दुखम सुखम गरेर होटेलमा भाडा गरेर घर बङ्गालमा बनाएकै सर जिन्दगीभरिको कमै छ नि त्यसमा अहिले चाहिँ होटलले भत्केर असी असी वर्ष तिरासी वर्षको आमा हुनुहुन्छ हजुर सानो छोरी छन् हामी छजना परिवार छ कसरी बिउहरूको बसेछन् अब कसरी के हो वर्षा भइसक्यो सर अब जेठ जेठ गयो आज अब यो वर्षा कसरी बस्ने के गर्ने हो ठिक छ तपाईँहरूको जुन बिचल्ली छ त्यो बिचल्लीको खबर सुन्नुहुने सहयोगी संघ संस्था राजनीति दलका नेता वा देश विदेशमा रहनुभएका व्यक्तिहरूले सुन्नुभयो उहाँहरूमा दया जाग्यो भने पक्कै पनि तपाईँहरूलाई घर बनाउन केही राहत मिल्नेछ भन्ने अपेक्षा राख्दै म पुनः ताराचन्दजीसँग कुरा गर्न चाहन्छु सर हुन्छ त मैले तपाईँहरू गुनासो राखेँ अन्तिममा केही भन्नु छ भने भन्नुहोस् भन्ने त अब कोही दाताहरूले सहयोग गरिदिएमा धेरै धन्यवाद थियो सर अब हामी त मर्नु न बाँच्नु भइयो बर्खा लायो बस्ने बास छैन खानालाई असुविधा छ अब के भन्नु छ र अब कोही दाताहरूले सहयोग गरिदिएमा धेरै धेरै धन्यवाद हुन्थ्यो हुन्छ तपाईँको यो रोदन र जुन चितकार छ त्यो कुनै व्यक्तिहरूले दया काटियो भनेर सहयोग गर्नुभयो भने हामी अवश्य तपाईँलाई खबर गर्नेछौँ तपाईँलाई यदि सिधै सहयोगदाताले सम्पर्क गर्नु परे तपाईँको नम्बर बताइदिनुहोस् न हस् त ताराचन्दजी यदि उहाँहरूले तपाईँलाई सम्पर्क गर्नुभयो भने पनि तपाईँले आफ्ना कुरा राख्नुहोला उहाँसँग र हामीलाई पनि सम्पर्क गर्नुभयो भने तपाईँलाई सम्पर्क गराइदिनेछौँ आशा राखौँ पक्कै पनि कसै न कसैले सहयोग गर्नुहुनेछ हस् त ताराचन्दजी अहिले छुट्यौँ है त हस् सर नमस्कार हजुर हस् अब सुनौ गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा जवानीको भूकम्पले ध्वस्त दाम्पत्य जीवनको कथा व्याथा